आउन बाँकी छ पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यमा पनि मिश्रित परिणाम आउन सक्ने संकेत देखिएको छ एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीका अनुसार चार सय मतगणना बाँकी छ मतगणना अहिले जारी रहेको छ भने अन्तिम परिणाम बेलुकासम्ममा सार्वजनिक गर्ने उहाँले बताउनुभयो एमालेमा एक सय अन्ठाउन्न केन्द्रीय सदस्यका लागि दुई प्यानलले र स्वतन्त्र गरी तीन सय पैँतिस जनाले उम्मेद्वारी दिएका छन् दुई प्यानल बाहेक उन्नाइसजना नेताले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् अनुशासन आयोग र लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्यहरूको टुङ्गो पनि निर्वाचनबाट लाग्दैछ अनुशासन आयोगको अध्यक्षमा केपी ओली प्यानलबाट केशव बडाल र माधव नेपाल प्यानलबाट अमृत कुमार बोहरा उम्मेद्वार हुनुहुन्छ लेखा परीक्षण आयोगको अध्यक्षमा ओली प्यानलबाट डाक्टर पुष्प कण्डेल र नेपाल प्यानलबाट मान श्रेष्ठ उम्मेद्वार हुनुहुन्छ मंगलबार बेलुकी अबेर सकेको पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल विजयी हुनुभएको छ उपाध्यक्षमा केपी ओली प्यानलका वामदेव गौतम विद्या भण्डारी र माधव नेपाल प्यानलका भीमरावल युवराज ग्यावाली र अष्टलक्ष्मी साकी विजयी भएका छन् उपमहासचिवमा नेपाल प्यानलका घनश्याम भूषाल र ओली प्यानलका विष्णु पौडेल विजयी हुनुभएको छ सचिवमा नेपाल प्यानलका भीम आचार्य गोकर्ण विष्ट योगेश भट्टराई तथा ओली प्यानलका प्रदीप ग्यामाली र पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन् एमालेको नव महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनु भएको छ अध्यक्षमा निर्वाचित भएपछि भक्तपुर बालकोटको आफ्नै निवासमा गैराती पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले एमालेलाई विचारमा स्पष्ट पार्टी र व्यापारमा एकताबद्ध सुदृढ र गतिशील बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको हो बहुदलीय जनवादको सिद्धान्तलाई ध्यानमा राखेर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो पद विशेषतालाई होइन देश र जनताको समाज समस्या समाधान गर्न अगाडि बढेको हो यसैको लागि म लाग्नेछु ओलीले एमाले पार्टी र देश जनताको समस्या समाधानका लागि रहने बताउँदै अनेकौं विचार एवं प्रविधि बोकेका शक्तिलाई समेटेर समेत अगाडि बढ्ने बताउनुभयो एमालेका नवनिर्वाचित उपाध्यक्ष युवराज ग्यावालीले अब गुटलाई बेचेर नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो उपाध्यक्ष ग्यावालीले मतको सम्मान गर्दै अध्यक्ष केपी शर्माले अघि बढ्नुपर्ने र अरू सबै पदाधिकारीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो नवनिर्वाचित सचिव प्रदीप ग्यावालीले महाधिवेशनको निर्वाचन परिणामसँगै अब गुट अन्त्य भएको बताउनुभयो उहाँले पार्टीका एकताबद्ध बनाउन अध्यक्षका पराजित माधव कुमार नेपालको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ बिहान साढे दस बजेपछि बस्ने आजको बैठकमा सरकारले पेश गरेको बजेटमा नीतिगत छलफल जारी रहनेछ अर्थमन्त्री रामचरण महतले आइतबार संसदमा पेश गरेको बजेटको नीतिगत छलफल हिजदेखि शुरू भएको हो बाँकी रहेका सदस्यहरूले आज आफ्नो धारणा राखेर नीतिगत छलफल सकि पेशकी खर्च विधेयक पारित गर्ने तयारी छ पेशकी खर्च विधेयक पारित नभई सरकारले भोलिबाट खर्च गर्न नपाउने हुँदा दुई दिन छलफल गरी पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ बढी मात्रामा विषादी भेटिए त्यस्ता तरकारी नष्ट गर्ने गरी ब्लकमा परीक्षण गर्न सुरु गरिएको छ तरकारी तथा फलफूलमा विषादीको मात्राबारे कार्यविधि लागू भएपछि ब्लकमा तरकारी परीक्षण गर्न सुरु गरिएको हो मंगलबार प्रहरीको सहयोगमा तरकारी बोकेका चारवटा ट्रक नियन्त्रणमा लिए परीक्षण गरिएको बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले जानकारी दिनुभयो परीक्षण गरिएको तरकारीमा विषादीको मात्रा अधिकतम नभेटेको उहाँको भनाइ छ यसभन्दा अघि पनि एक दुई ट्रक तरकारीको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 भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इजरायलले पूर्वी र उत्तरी गाजा क्षेत्रका प्यालेस्टाइनलाई घर छाड्न आदेश दिएको छ इजिप्टले गरेको विरामको प्रयास असफल भएपछि हमास र इजरायल बीच फेरि दोहोरो आक्रमण शुरू भए लगत्तै इजरायलको चेतावनी आएको हो इजरायली सुरक्षा फौजले टेलिफोन मार्फत सूचना दिँदै गाजाका एक लाख प्यालेस्टाइनी नागरिकलाई आज बिहान घर छाड्न आदेश दिएको हो आदेशसँगै इजरायलले पश्चिमी गाजाका हमासका वरिष्ठ अधिकारीको घरमा आक्रमण शुरू गरेको छ आज बिहानै हमासका राजनैतिक साम्प्रतिक ब्युरोका सदस्य मोहम्मद अल जहरको घरमा इजरायलले आक्रमण गरे पनि उहाँ भने घरमा नभएको बीबीसीले जनाएको छ इजिप्टले मंगलबार गरेको युद्धविरामको प्रस्ताव इजरायलले स्वीकार गरेको थियो भने हमासले राजनैतिक सम्झौता बिना युद्धविराम नहुने अडान राखेको थियो इजिप्टको प्रयाससँगै छ घण्टा आक्रमण रोके पनि हमासले दर्जनौ पल्ट रकेट आक्रमण गरेको भन्दै इजरायलले फेरि हवाई आक्रमण शुरू गरेको हो हमासले अहिलेसम्म इजरायली आक्रमणबाट झण्डै दुई सय जनाको ज्यान गइसकेको दावी गरेको छ यस्तै हमासको आक्रमणबाट इजरायली क्षेत्रका एकजनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् खेल समाचार स्पेनिस क्लब एथलेटिको मडिडका striker Diego Costa English club चेल्सीमा अनुबन्धित भएका छन् पच्चिस वर्षका कोस्टालाई चेल्सीले तीन करोड बीस लाख पाउन्डमा पाँच वर्ष सम्झौतासहित क्लब भित्र आएको हो चेल्सीसँगको सम्झौतापछि उनले आफू निकै खुसी भएको भन्दै इङ्ल्याण्डबाट प्रतिस्पर्धात्मक लिगको सुरुवात हुन लागेकोमा उत्साह भएको प्रतिक्रिया दिएका छन् सन् दुई हजार दसदेखि एथलेटिकको मडिडका लागि खेल्न थालेका कोस्टाले टिमका लागि बाहन्न खेलमा छत्तिस गोल गरेका छन् उनी रहँदा एथलेटिकको मर्डिटले यस वर्ष स्पेनिस लालिगाको उपाधि जित्यो भने च्याम्पियन्स लिगको फाइनल्समा पुगेको थियो यस वर्षको विश्वकप फुटबलमा स्पेनको अग्रपङ्क्तिबाट खेलेका कोष्टाले प्रतियोगितामा कुनै गोल गर्न सकेनन् भने स्पेन पनि पहिलो चरणबाट बाहिरियो चेल्सीले कोष्टा अघि स्पेनी क्लब बार्सिलोनाका शेष फाब्रिगासलाई क्लबमा भिताइसकेको छ यस्तै अर्को इङ्ग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाका विङ्गर सर्बियाली खेलाडी लोजार मार्को भिकसँग दुई करोड पाउन्डमा सम्झौता गरेको छ यसैबीच जर्मन क्लब वाइन म्युनिकले राम्रो रकमको प्रस्ताव आए आफ्ना मिडफिल्डर टोनी क्रुस अरू क्लबमा सामेल हुन सक्ने बताएको छ क्लबका प्रमुख कार्यकारी अधिकृत काल इन्ज रुमी नेगले क्लबले निश्चित रकम पाए क्रुसले क्लब छाड्न सक्ने बताएका हुन् क्रुसलाई इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र चेल्सीले अब भित्राउने चाहना गरे पनि स्पेनिस क्लब रियल मडिड र मेनिक बीच क्रुसको सम्झौताको बारेमा छलफल अघि बढिसकेको फुटबल सम्बन्धी वेबसाइट गोल डट कमले जनाएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नव महाधिवेशनमा भएको चुनावको अन्तिम परिणाम आज आउने पार्टीलाई एकताबद्ध बनाएर लैजाने नवनिर्वाचित अध्यक्ष ओलीको प्रतिबद्धता व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै सरकारले पेश गरेको बजेटमा नीतिगत छलफल हुने गाजा क्षेत्रका प्यालेस्टाइनलाई घर छाड्न इजरायलको आदेश इजरायलद्वारा हमासका नेताको घरमा आक्रमण र एथलेटिकको मडिटका स्टाइगर डिएगो कोस्टा चेल्सीमा अनुबन्धित हवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी